कार्यक्रम अर्पण समर्पण हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले अनि तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र यो बसाइमा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको सन्देश तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई सन्देश कसैको लागि केही भन्नु परेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ र यति बेला तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगर्स ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै सम्झना विशेष गरी तपाईँकै आफन्तसम्म पुर्याउनका लागि हामी उपस्थित छौँ र मिठा मिठा साङ्गीतिक आवाजहरू पनि तपाईँको माझमा रहने नै छ यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेको छु मैले म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ राधा अनि राधाजी हजुर के छ तपाईँको खबर सबै ठिकै छ दिदी पानी परिरहेको पानी पर्न थालेको पनि धेरै बेर नै हुन लाग्यो क्यारे अनि हाम्रो मेरो आवाज चाहिँ राम्रोसँग बुझिराख्नु भएको छ नि अहिले आवाज अलिकति छुटै आएको छ अनि राधाजी हजुर खाजा भयो कि भएको छैन तर मेरो त भएको छैन कार्यक्रम सकिए पछाडि अनि आज अर्पण समर्पण मार्फत यहाँले सम्झिने क्या कसलाई धन्यवाद अनि अर्पण होल युनिटको लागि अनि निलम अधिकारी अनि शरद लामा अनि पवनजङ भण्डारी हजुर मेरो घर परिवार अनि मलाई राधाभन्दा चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ राधाजी अहिले भने बिदा हुन्छ है नमस्ते नमस्कार राधाजी हुनुहुन्थ्यो यति बेला ज्यामिरेबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आउने तर्खरमा हुनुहुन्छ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ सजिलो छ एउटा बाटो भएको भए तपाईँलाई अलिकति गाह्रो पनि पर्थ्यो होला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस कोही साथी यही बाटो हुँदै आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर झरी ठाउँबाट <laughs> झरी हामी पनि झरी लागेको ठाउँबाटै बोलिरहेछौँ नवीनजी के छ तपाईँको नै नौलो खबर पानी भव्य परिरहेछ है त्यही त एकछिन पनि रोकिया छैन कि के गर्नु हजुर परिरहेको छ त्यही त म भर्खरभित्र पस्तासम्म पानी परिरहेको थिएँ है अहिले पनि परिरहेको छ थाहा भइसक्यो अनि पसलमै हुनुहुन्छ खाजा पानी त भएको छैन हामी यहाँ चाहिँ कति बजे साढे दुई बजे खाना खाँदै बाह्र बजे जस्तै हुँदैछ भनेपछि अब चार बजीतिर हुन्छ भनौँ न चार बजीतिर ठिक्क हुन्छ हजुर ल ठिकै छ अनि आज अर्पण समर्पणमा आउनु भएको छ यहाँले चाहिँ के कसो सम्झिनुहुन्छ सबसे पहिला तपाईँलाई धन्यवाद हाम्रो राजुलाई हजुर रेडियो अर्पण होल युनिटलाई मेरो फुचे राजेन्द्रलाई हजुर मेरो फ्यामिलीलाई सम्पूर्ण सौराचोकवासीलाई यो झरीले भिजाएका सम्पूर्ण जनतालाई <laughs> र नवीन आचार्य नन्दु भनेर तिमी सबैलाई ल हुन्छ नवीनजी अहिले पनि बिदा हुन्छ है नमस्कार नमस्कार नवीन आचार्य हुनुहुन्थ्यो यति बेला सोराचोकबाट सम्झिनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी तपाईँको लागि एउटा निकै नै सुमधुर आवाज राख्छौँ नेपाली सुगम सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीत आजको अर्पण समर्पणको यो श्रृङ्खलामा रहनेछन् र यति बेला तपाईँको लागि एउटा निकै नै मिठो आवाज निकै नै चर्चित आवाज राख्छु त्यस पछाडि छोटो व्यवसायिक विश्राम लिन्छौँ अनि पुनः आउनेछौँ आशा ठानेकी थिए उसैले आज घात गर्यो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 लागि सहयोग गरिन्छ साथै रिकन्फर्म क्यान्सलिङको सुविधा सम्पर्क new Mimosa tours and travels Sauraha चोक हिमालयन ब्याङ्कको भवन फोन नम्बर शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी का लागि सुन्नु हजुर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण समर्पण व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी तपाईँको सम्झना तपाईँकै सन्देश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 पटक हो र पहिलो पटक है मलाई पनि त्यस्तै लाग्यो हजुर होस् तपाईँको यो सहभागिता आगामी दिनहरूमा पनि रहनेछ यो विश्वास चाहिँ मैले लिएको छु है आज कसलाई सम्झिनुहुन्छ हजुर हुन्छ दिनेशजी आउँदै गर्नु होला है त ल नमस्कार दिनेशजी आउनु भएको थियो यति बेला कविलासबाट अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिरहेछ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म पदमपुरबाट निशा तामाङ पदमपुरबाट निशा तामाङ निशाजी आवाज अहिले त राम्रोसँग सुन्नु भएको छ नि है ए मेरो आवाज सुन्नु अलि सरको बोल्नु पर्यो हेलो खाजा भयो कि भएको छैन भइसक्यो आवाज सानो भएको छ र कस्तो सानो अघि गाईको रोक्छु भएको थियो तपाईँको सानो भएको छ कि किनाइकन है मैले पनि जोडका दौडले त बोलिराखेको छु खै के भएछ कुन्नी अनि निसाजी हजुर आज यहाँले चाहिँ सम्झिने का कसलाई धन्यवाद मेरो घर परिवार र मेरो दिदीलाई मेरो स्पेसली साथीहरू हुनुहुन्छ रश्मी कल्पना प्रनिता शिला मुना तारा कैलाश डम्बर उमेश खुसराम चौधरी निगम र विशेष गरी पवनलाई सुनाउन चाहन्छु र मेरो मलाई सुनिन सुन्ने सम्पूर्णलाई हुन्छ अहिले भने बिदा हुन्छु है नमस्ते नै साझी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको सम्झना तपाईँको आफन्तसम्म एक किसिम पछाडि पुर्याउनेछु फोन प्रयास चाहिँ तपाईँ गर्दै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि हो र यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा निकै नै सुमधुर आवाज खै परेरा गई की परेरा गई खई चालमा परेरा गई की परेरा गई कसरी भनू मरेरा गई कसरी भनो मरे गई मरे रगई की मारे रगई खई जालमा परे रगई की पारे गई चादरें ओढ़े राय को त्यो ईमान को चादरें ओढ़े राय को आजा उसने यतै कतै रंग गई आज उसले यतै कतै रंग गई उजालो देखी शायद उजालो देखी शायद उजालो देखी शायद डराउँछे निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ पूर्ण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण छ चार थुप्रो पाँच मेगाहरूसम्म र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ W W W dot radio Arpan dot com login गरेर र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा अन्तिम सहभागी साथी हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पर्सादेखि अनु अनि अनुजी सन्जी हुनुहुन्छ खाजा भयो कि भएको छैन भनेपछि अहिले घरमै हुनुहुन्छ है अनि हामी अन्त अन्तमा पनि आइसकेका छौँ कि जस्तो लागिरहेछ त्यस्तै इसारा पाइसकेको छु मैले है हाम्रो अनुजीले सम्झिने ग कसलाई आज ल हुन्छ आउँदै गर्नुहोला अहिले भने बिदा भए है नमस्कार अनुजी हुनुहुन्थ्यो यति बेला पर्सादेखि आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँसँग अझै कुराकानी गर्ने रहर त थियो तर के गर्नु आजको लागि भने हामी कार्यक्रमबाट विदा माग्नुपर्छ निर्धारित समय सकिसकेको छ अर्पण समर्पणको व्यवसायमा तपाईँलाई भेट्नको लागि भोलि त पक्कै पनि आउँछौँ यतिन्जेलसम्म तपाईँले हामीलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनबाट पनि जहाँ कहीँ रहेर तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति त हृदयदेखि नै आभारी छु र यतिन्जेलसम्म मलाई प्रविधि कक्षमा रोएर साथ दिनुभएको थियो प्राविधिक मित्र राजले राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु तपाईँलाई भेट्नको लागि चार बजे पछाडि रोजाइमा लुकफाकाको बसाइ लिएर आउनेछु हवस् त नमस्कार माया Akhilam Basun Celilay Basun Celilay Basun Celilay